कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज सपना हो नेपाली संगीतलाई माया गर्ने करोडौं करोड़ श्रोताहरूको यो सपना हो नेपाली संगीत आकाशलाई सम्पन्न बनाउने प्राविधिकहरूको यो सपना हो युवा पुस्ताको जसले नारायण गोपालदेखि लिएर नारायण गोपालसम्मका गीतहरूलाई एकसाथ सम्मान र स्नेह गरे अभिवादन प्रिय मित्रहरू आजको यो कार्यक्रम अमर गीतहरूको दोस्रो वर्षको अन्तिम कार्यक्रममा प्राविधिक मित्र सन्दीप सुन्दास सहित यो प्रस्तोता प्रकाश साइमीको आज सामूहिक अभिवादन हामी तीनजेलसम्म शालीन अभिवादन भन्दैथ्यौं आज हामी दुवैजना प्राविधिक र प्रस्तोताको सामूहिक अभिवादन प्रस्तुत गर्यौं दुई हजार एकहत्तर साल भाद्र महिनाबाट शुरू भएको यो कार्यक्रम आजैकै मितिमा शुरू भएको थियो र यो कार्यक्रमको शुरूआतमा बजेका गीतहरूमध्ये आज एउटा गीत हाम्रा एकजना श्रोताले चयन गर्नुभएको छ कार्यक्रमको शुरूआतमा कमल कार्कीका यी पंक्तिहरू उदृत गर्न चाहन्छु आजको यस्तो अवसरमा म अन्य मित्रले फरमाइस गरेको गीत एकाग्र भएर सुन्न चाहन्छु उत्कृष्ट गीत फरमाइस गर्ने सबै मित्रहरूमा हार्दिक धन्यवाद कमल कार्कीका यी पंक्तिसँगै आजको यो कार्यक्रममा सबभन्दा बढ़ी नारायण गोपालका गीतमा फरमाइश आएका छन् दिल्ली शिवाकोटी ग्रेस खालिङ राजेश खनाल अधुरो जिन्दगी अनन्त कटवाल दीपा तिमिल सिन्हा अमृत छेत्री मनोज कुलुङ श्याम रिमाल क्षितिज बान्तवा राई सुनिल आइडु सीता खनाल पोखरेल हरि ढकाल पीआर पृथक राजेशजी चामलिङ प्रकाश ढुंगाना कमल प्रधानको फरमाइश छ भने आजको कार्यक्रममा अम्बर गुरूङ अरूण थापा दीप श्रेष्ठ हरिप्रसाद रिमाल माणिक रत्न सुनिता सुब्बा देजी बराइली लता मंगेशकर झलकमान र दीप श्रेष्ठका गीतहरू पनि फरमाइश भएका छन् तर कार्यक्रमको शुरूआतमा मधुस नेौपानेले चयन गर्नुभएको गोपाल योञ्जन र पुष्प नेपालीको युगल स्वरको यो लोकप्रिय गीत हृदय रेली माए तय बाकै काखैमा बासुन जेल रेली माए तारी कै मरि गए रेली माए तय बाकै काखैमा बासुन जेल रेली माए तारी कै आँखैमा मङ्सिर लाग्यो लौधन पाक्यो सबैको बारीमा मङ्सिर लाग्यो लौधन पाक्यो सबैको बारीमा घरमा हुँदै मन डुल्थ्यो यहाँ हुँदा घरैमा हो घरमा भारी गैरेली माई दै बातै घामा भाुन्दि माइतारी गया खैमारी गैरेलि माई दै खैमा जवान हुन मलाई मन पर्थ्यो ए बालक हुँदा जवान हुन मलाई मन पर्थ्यो ए जवान भए तरुणीको खसम हुन मन पर्यो खसम हुन मन पर्यो रेली माई नारायण गोपाल अजर अमर गीतहरूमा सबभन्दा बढ़ी फरमाइशको उत्कृष्ट श्रृंखलामा परेका गायक हुन् आजको यो दुई वर्षको अन्तिम कार्यक्रममा उहाँका गीतलाई फरमाइश गर्ने धेरै मित्रहरूलाई आभार प्रकट गर्दै नारायण गोपालका गीतहरूबाट छनौट गर्दा यहाँ धेरै संख्यामा प्रायले मन पराएको एउटै गीत पर्न गयो मेरो गीत म उभिएको धुलोले सुन्नुहोस् र त्यसै गरी मेरो गीत मेरो प्रतिविम्ब होइन र हामीले पुराना स्रष्टाहरूलाई सम्मान गर्दै आफ्नो गीत प्रस्तुत गर्दै गर्ने क्रममा गायक शैलेश सिंहलाई सम्झेका छौं र शैलेश सिंहले नारायण गोपालका बारेमा सानो चर्चा गर्नुहुन्छ शैलेशजी नमस्कार नमस्ते प्रकाश दाई नमस्ते अजर अमर गीतहरूमा यहाँलाई हार्दिक स्वागत छ हजुर धेरै धेरै धन्यवाद दाई अजर अमर गीतको यस्तो सफलता आजको दिनसम्म आइपुग्दाखेरि चुलिएको छ प्रकाश सामी दाई तथा हाम्रो सन्दीप सुन्दास भाइ अनि सुफल जे जुन पछाडि पर्दा पछाडि बसेर यत्रो सहयोग गर्नुभएको छ उहाँहरूलाई र उज्यालो नाइन्टी नेटवर्क सम्पूर्ण परिवार चाहिँ एकदमै धन्यको पात्र हुनुहुन्छ बधाई छ दाई हामीसँग हाम्रो टिमले चयन गर्दा नारायण गोपालको मेरो गीत मेरो प्रतिबिम्ब होइन उत्कृष्टमा परेको छ नारायण गोपालको यो गीत गोपाल योन्जनको रचना गोपाल योन्जनले उन्नाइस वर्षमा लेखिएको यो गीत तपाईँलाई कस्तो लाग्छ यो गीत यो नारायण गोपालको समग्र गीतहरूलाई यसो निहाल्दाखेरि अध्ययन गर्यो भने नारायण गोपालको जीवन नारायण गोपालले जति पनि स्वरको माध्यमबाट श्रोताहरूको हृदयसम्म बस्नको लागि जुन चाहिँ यति चाहिँ प्रेम पाउनुभयो र यति यही एउटा गीतले नै सम्पूर्ण नारायण गोपालको जीवनीलाई चाहिँ उजागर गरेको जस्तो मलाई लाग्छ हजुर नारायण गोपालका पाँचवटा उत्कृष्ट गीत छान्नु पर्यो भने तपाईँको लिस्टमा कुन कुन पर्छ अब यो त मलाई भन्न एकदमै <laughs> गाह्रो प्रश्न सोध्नुभयो दाईले मलाई त नारायण गोपालको हरेक गीतहरूमा आफ्नै किसिमको मौलिकता आफ्नै किसिमको स्वरको चाहिँ उहाँको चाहिँ एकदमै लयकारी अब स्पोन्टेनिटी छ होइन त्यो हरेक गीतमा एउटा एउटा किसिमको मूल विशेषताहरू छ त्यो मलाई यसरी पाँच उत्कृष्टै भनेर भन्न चाहिँ अझ पनि गाह्रो होला त्यही पनि मलाई एकदमै मनपर्ने गीतहरूमा चाहिँ अब अहिलेको यो मेरो गीत मेरो प्रतिबिम्ब होइन पनि भइहाल्यो अनि अहिलेसम्म बाँचेका भयो होइन अब यहाँले नै नारायण गोपालको पुनः गाउनु भएको बनाइ खायो दडेलोले हजुर हजुर हजुर मेरो सानो संसार सानो संसार अब सबै राम्रो छ वास्तवमा पाँचवटामा कैद गर्नु मिल्छ जस्तो मलाई लाग्दैन एउटा उच्छ्वास भएको गीतहरू छ एउटा आकाश जस्तै फराकिलो गीत हो आकाशलाई अँगाल्न सकिन्छ सकिँदैन जस्तो लाग्छ मलाई यहाँले सङ्गीतकार गायक फतेमानसँग पनि सहकार्य गर्नुभयो न्यु बज्राचार्यसँग यहाँको एल्बम शिविर पनि निकै लोकप्रिय भयो र यहाँको पहिलो एल्बम सन्धिकै निम्ति यहाँले उत्कृष्ट पुरस्कार पनि पाउनुभयो best album of the year आज हामी आग्रह गर्छौं हामी दुवैजना सन्दीप सुन्दास र म यो नारायण गोपालको मेरो गीत मेरो प्रतिबिम्ब होइन एक अंश गाइदिएर हामीलाई आनन्दित होला हजुर हजुर म म कोसिस गर्नेछु दाई हजुर मेरो गीत प्रतिबिंब है जो टूटी जाने है ना जो फूटी जाने है ना आकाश रसो अमर गीत मेरा मदद दुई दिन को पाना है ना मेरा गीत मेरे प्रति बिंब है ना दिन को बाहो ना है ना শান্তি পাছো এই শান্তি বাটনা গীত সুনাছো मल्याथो सदरबाट अञ्जुलीमा पानी निके गुज्ने सबैको प्यास मेट्न खोज्छु सबै तो फेर्न था मेरो गीत भन्ने अधिकार छैन मिलन सिगदेल लेख्नुहुन्छ नारायण गोपालका सबै गीत उत्तिकै उत्कृष्ट छन् जुन सुन्यो त्यही राम्रो लाग्छ र धना पौडेलले हार्दिक आभार शैलेश सिंहज्यूलाई साह्रै कर्णप्रिय स्वर भनेर अमेरिकाबाट ट्विटरमा मेन्सन गर्नुभएको छ अस्तित्वको खोजीले सुनसान वातावरणमा सिरानीमा गुन्जिरहेको रेडियोमा पुराना गीत संगीतसँगै भाग्य अनुभूत गरिरहेछु क्षितिज बाबु छेत्री तानसेन पाल्पाबाट सुमन सुस्केरा तिमिल सिन्हा आजको कार्यक्रम अझ रमाइलो दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षको शुभकामना अनि नारायण गोपाल उत्कृष्टका एक मध्ये भनेर उहाँले उल्लेख गर्नुभएको छ कुनै कुनै गीतले मान्छेको जीवनलाई नै अचाकली बदल्छ र त्यसमध्येमा पनि अजरामर गीतहरू त्यसमध्ये एउटा श्रृंखला हो भनेर यहाँ सुमन समीपले लेख्नु भएको छ भने मानव अधिकार कर्मी मोहना अन्सारीले पनि कंग्रेचुलेसन फर कन्टिन्यू यो डेडिकेशन टुवर्ड्स म्युजिक जर्नी भनेर लेख्नुभएको छ धन्यवाद मोना अन्सारीजीलाई अमर देउजाले दक्षिण अफ्रिकाबाट मेरो गीत मेरो प्रतिबिम्ब चाहिँ युट्युबमा रहेछ यो गीत पनि अति मिठो छ भनेर भन्नुभएको छ कुनै गीतले कसैको जीवनलाई कति प्रभाव पार्छ भन्ने कुरा अहिले हामी पोखराका चर्चित कवि जसले सार्क संगीतमा पनि योगदान पुर्याउनु भएको छ कवि दुर्गा बहादुर शाह बाबासँग कुरा गर्दैछौ शाहजी नमस्कार सर नमस्कार सर हजुर यहाँले आफ्नो पत्नी को उपचार गर्न जाँदाखेरि पहिलो पटक सुनेको अम्बर गुरुङको गीतले यहाँको आँखाबाट आँसु झारेको कुरा गर्नुभएको थियो त्यो कुन गीत थियो सर वास्तवमा सबैको जानकारीका लागि अब यो म चाहिँ भरतपुर क्यान्सर हस्पिटलमा मेरो परिवारलाई उपचार गराउँदै थिएँ चाहिँ त्यति बेला चाहिँ अमर गुरुङको गीत चाहिँ कालिका एफएमबाट बजिरहेको थियो र उकाली चढ्दा पसिना पु आउँदा पुछिदिने तिमी नभए अरूको होला भनेर त्यो केमु चढाइरहनु र अर्को चाहिँ रहँदाखेरि त्यो चाहिँ के अरे एउटा प्रेम गरेर ल्याएको मैले प्रेमिकाको लागि चाहिँ त्यसरी श्रीमतीलाई चाहिँ त्यसरी चाहिँ उहरू चढ्दाखेरि जीवनमा रोएको म गीत आफै लेख लेख्ने मान्छे अब यसरी त्यसरी मलाई मन छोयो कि म चाहिँ त्यो थाम्नै सकिनँ म धुरु धुरु रोएँ उकाली चढ्दा पसिना आउँदा दिने तिमी नभए यहाँ आफैले पनि यहाँ आफैले पनि आमाको लागि गीत लेख्नु भएको छ यहाँ आफैले पनि श्रीलङ्का र नेपालसँग मिलेर श्रीलङ्काका संगीतकारसँग मिलेर एल्बम तयार गर्नुभएको छ एक गीतकारका हैसियतले अम्बर गुरुङको दुई गीतलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ वास्तवमा पहिलो कुरो त यो जति पनि हामीहरूले यो म्युजिक थेरापी जति पनि भइरहेको छ र यसको उत्खनन जति पनि यस्तो भइरहेको छ पहिलो कुरो प्रकाश सामी सरलाई चाहिँ के अरे म म मात्रै होइन कयौँ श्रोताहरू ले चाहिँ के अरे एकदमै हामीले म्युजिक थेरापी हामीलाई मेन्टल थेरापी चाहिँ प्राप्त भइरहेको छ उहाँको गीत सङ्गीतको त म कुरा वर्णन गरी साध्यै छैन उहाँ अमर गुरुङ बिरामी भएको बेलामा पनि उहाँसँगै कुरा गराइदिने चाहिँ के अरे यहाँ जन्मदिनको टाइममा पनि हजुरले नै मलाई चाहिँ के अरे कुरा गराइदिने चाँजो पाँजो मिलाइदिनु भयो मैले उहाँलाई जीवनमा पहिलोपटक भनेको होला अमरज्यू तपाईँ तपाईँ जस्तो स्रष्टा त मेरो बाँकी जीवन छ भने पनि तपाईँलाई चाहिँ के अरे होस् भनेर भनेको थिएँ साँच्चै भनियो भने मेरो जीवनमा म हृदयले बोलेको थिएँ त्यस्तो स्रष्टालाई र उहाँले म धन्य धन्य भएँ शाहजी भनाइदिनु भएको थियो उहाँको शब्द उहाँको सङ्गीत उहाँको चाहिँ ऊ र यसको त वर्णन गरी साध्यै छैन सामी सर हस् धन्यवाद दुर्गा शाहजी उहाँले अम्बर गुरूङको यो कालजय गीतको चर्चा गर्नुभयो जुन गीत उहाँले आफ्नो पत्नीको क्यान्सर उपचार गर्न जाँदा पहिलोपटक सुन्दा उहाँको आँखाबाट आँसु आएको थियो यो गीतलाई आज चिरायो कोशिश निमा श्रेष्ठ पुष्पराज भण्डारी एसएन दाहाल राजेश्वर उदय र ओम विक्रम थापाले चयन गर्नुभएको छ पसिना पुछने तिमी नभए अम्बर गुरूङको यो कालजयी स्वर सुन्दै गर्दा हामीलाई गत जेठ सात गते अम्बर गुरूङलाई विदा गरिएको दिन पनि सम्झना भइरहेको छ लामो समय काठमाडौँको ग्रान्डी अस्पताल र दिल्लीको मेदान्तमा उपचार पश्चात अम्बर गुरूङले नेपाली जनस्थानबाट विदा लिनुभए पनि नेपाली संगीत आकाशमा उहाँको स्थान उच्च आकर्षणमै छ नारायण गोपालका गीतका बारेमा इमसार लेख्नुहुन्छ नराम्रो भन्ने कुनै छैनन् म त भुतुक्कै हुन्छु जुन सुन्छु त्यहीमा डुब्छु त्यसै गरी मनु आवास मेन्सन गर्नुहुन्छ प्रकाश दाई गायक शैलेश सिंहलाई मित्र चौतारीको तर्फबाट ससम्मान सम्झना भनिदिनुहोला त्यसै गरी निरू थापाले अजर अमर गीतमा तेस्रो वर्ष प्रवेश गर्न लागेकोमा खुशी व्यक्त गर्नुभएको छ भने यहाँ एक मित्रले एउटा गीतका बारेमा एउटा प्रसंग उठाउनु भएको छ प्रोफेसर किशोर तिमिल सिन्हाले बनै खायो डडेलोले त नारायण गोपालले गाउनु भएको होइन जस्तो लाग्छ भन्नुभएको छ तिमिल सिन्हाजी अवश्य पनि यो गीत फतेमान राज भण्डारीले पनि गाउनुभएको छ नारायण गोपालको संगीतमा नारायण गोपाल स्वयंले पनि गाउनुभएको छ आफ्नै संगीतमा र नारायण गोपालको संगीतमा शैलेश सिंहले पनि गाउनुभएको छ अब आजको चयनमा रहेको अर्को तेस्रो चर्चित गीत रहेको छ चलचित्र बाँच्न चाहनेहरूबाट विमला सिन्चुरीको स्वरमा रहेको यो गीत संगीतकार शान्ति ठटालको सर्वप्रिय गीत रहेको छ यस गीतलाई काठमाडौँको कार्यक्रममा प्रस्तुत गरेकी गायिका मीना पोखरेल निरौलासँग छोटो कुराकानी गर्नेछौ गायिका मीना पोखरेल निरौलाजीलाई नमस्कार यहाँलाई शान्ति ठटालका गीतहरू विशेष गरेर कुन कुन गीतहरू मनपर्छन् मलाई सम्हालेर राख मनपर्छ हजुर मेरो हजुर यो नयाँ नयाँ घामको किरण यहाँले काठमाडौँको पलिटीमा पनि प्रस्तुत गर्नुभएको थियो होइन हजुर त्यति बेला शान्ति ठटाल दिदी स्वयंले तपाईँलाई गीत सिकाउनु भएको थियो त्यो गीतको एउटा सानो अंश हामीलाई सुनाइदिनु भयो भने हामी आनन्दित हुने थियौँ नया धाम को किरण नया नया पाते नया अब जिंदगी को मिठो तरुआते नया अब जिंदगी को मिठो तरुआते राम गीतकार देव बज्राचार्यले पनि शुभेच्छा पठाउनु भएको छ दोस्रो वर्ष प्रवेश भएकोमा कवि एवं कथाकार अतृप्त पाण्डेले पनि शुभेच्छा पठाउनु भएको छ हामीलाई नारायण गोपाल पछि धेरैले चयन गरेको दोस्रो गीतमा दीप श्रेष्ठको गीत परेको छ भने त्यसै गरी तेस्रो गीतमा अम्बर गुरूङको गीत परेको थियो यसबाहेक अरूण थापाका गीतहरू पनि चयन गर्ने धेरै शुभेच्छुकहरू हुनुहुन्छ हरिप्रसाद रिमालका गीत चयन गर्ने दुईजना हुनुहुन्छ भने डेजी बराइलीको एकजना सुनिता सुब्बाको एकजना मानिक रत्नको दुईजना झलकमानको एकजना प्रेमदोज प्रधानको एकजना लता मंगेशकरको एकजना धर्मराज थापाको एकजना र कुमार सुब्बाका पनि धेरै श्रोताहरू हुनुहुन्छ र बटुकृष्ण ज्वालाको चयन गर्ने लोकेश तिमिल सेना हुनुहुन्छ भने भक्तराज आचार्यको गीत चयन गर्ने पनि एकैजना हुनुहुन्छ उत्सव कान्त मैनाली संगीता साक्य गायिका लेख्नुहुन्छ अजर अमर कार्यक्रम दोस्रो वर्ष सफलतापूर्वक तेस्रो वर्षमा प्रवेश गरेकोमा प्रकाश दाई लगायत सम्पूर्ण उज्यालो टीमलाई हार्दिक शुभकामना त्यसै गरी विनय भण्डारीले लेख्नु भएको छ गायक शैलेश सिंहज्यूको आवाजमा मेरो गीत मेरो प्रतिविम्ब सुन्न पाइयो अजर अमर गीतहरूलाई धन्यवाद भनेर गोपाल युञ्जनले उन्नाइस वर्षमा लेख्नुभएको मेरो गीत मेरै प्रतिविम्ब होइन साँच्चै गीत लेखक लेखेकै लेख्नकै लागि जन्मिनु भएको रहेछ उहाँ उसो त गायन र संगीतमा पनि उहाँलाई उछिन्न सक्ने कमाई होलान् भनेर उहाँले लेख्नुभएको छ सूर्य चापागाई दिनेश रावत दिनेश रावत लेख्नुहुन्छ अतुलनीय योगदान दिने एउटा अभियन्ता शैलेश सिंहज्यूको आवाज सुन्न पाउँदा साह्रै खुशी लाग्यो भनेर अब अर्को धेरै गीत चयन गर्नेमा यहाँ गायिका तारादेवीको नाम परेको छ तारादेवीको गीतलाई निकै श्रोताहरूले विशेष गरेर रानी धना पौडेल रश्मि अमात्य त्यसै गरी लाल गुरूङले चयन गर्नुभएको छ तारादेवीको कालजय गीत फूलका थुङ्गाका बारेमा कुरा गर्न हामी विराटनगरमा रहेकी गायिका रश्मि अमातेसँग कुरा गर्दैछौ रश्मिजी नमस्कार हजुर यहाँलाई तारादेवीका प्राय सबै गीतहरू मनपर्छन् हजुर अनि विशेष मनपर्ने गीत कुन कुन फुलको थुङ्गा अनि अरू चाँदी साको गीतहरू हजुर हजुर यहाँ त नारायण गोपालका गीतहरू पनि गाउनुहुन्छ र नारायण गोपालको पुण्यतिथिमा पनि यहाँले कार्यक्रममा धेरैपल्ट सहभागिता जनाउनु भएको छ आज हामी यहाँलाई तारादेवीको फुलको थुङ्गाको एक चरण गाइदिन हुन हार्दिक आग्रह गर्दछौँ फुलको थुङ्गा बाहिर गायो गङ्गाको पानीमा कहिले फेटा होला हे दाजी यो जिन्दगानीमा झरीको पछि झुल्केको घाममा निर्सार्यो पहाडको घर घर प्रीति को बेला पर्यो बिचको कविवर माधव घिमिरेको रचना नातिकाजी शिवशंकरको संगीतमा तारादेवीको स्वर यस गीतलाई पनि धेरैले चयन गर्नुभएको छ यसै गरी बच्चु कैलाशको गीतलाई पनि सुजन पुरी र भूरत्न जोशीले चयन गर्नुभएको छ भने योगेश वैद्य सुकमित गुरूङ मेलवा देवीका गीतलाई रामविक्रम सिजापति र महेन्द्र भक्त महेन्द्र प्रेम श्रेष्ठले चयन गर्नुभएको छ अरूण थापाका गीतलाई असीम काली बासकोटा र सुधीर बाबु खत्रीले चयन गर्नुभएको छ अरूणा लामाका गीतलाई सुशीला सिलवाल राजेश्वर उदयले र गौरी केसीको गीतलाई पनि व्यास श्रेष्ठले चयन गर्नुभएको छ भने अबको श्रृंखलामा दीप श्रेष्ठको चर्चा गरौं दुई हजार पच्चीस साल पुष सात गतेबाट रेडियो नेपालमा गाउन शुरू गरेका दीप श्रेष्ठ नेपाली संगीतको मैदानमा सबैभन्दा लामो पीचमा उभिने एक महान खेलाड़ी हुन् उनलाई विभिन्न पदवीले सम्मान गरे पनि उनी यति लामो रनिङ स्टे राख्न सक्ने गायकमा पर्दछन् र उनी विदेशमा कार्यक्रम गर्न सबैभन्दा व्यस्त रहने गायक मध्ये पनि पर्दछन् दीप श्रेष्ठको संगीतमा गायिकाहरू जस्तो राधा मानन्धर त्यसै गरी मथुरा प्रधान लगायत धेरै कलाकारहरू चर्चित भएका छन् भने उनकै पत्नी सोफिया गुरूङ पनि उनीसँग गाएको युगल गीतमा अत्याधिक चर्चित भएका छन् आज यहाँ उनको गीतलाई चयन गरेका छन् नगिना श्रेष्ठ जो प्रसिद्ध फोटोग्राफर हुनुहुन्छ त्यसै गरी चलचित्र निर्देशक यादव धिताल त्यसै गरी अमरदीप श्रेष्ठ राजेश प्रधान दिवाकर वशिष्ठ कृष्ण गुरूङ र हाम्रा नियमित श्रोता यादव धिताल अनि अनुप शिवाकोटीले चयन गर्नुभएको छ दीप श्रेष्ठ र अञ्जला मास्केको युगल स्वर दीप श्रेष्ठको संगीतमा रत्नचन्द्र थापाको शब्दमा जति छर्किन्छ मेरो मन जति हाँसो अधिकारीले जति हाँसु भन्छु हाँसुमा डुब्छ जीवनलाई मेन्सन गर्नुभएको छ भने अनन्त कटुवालले कहिले भेट होला यो जिन्दगानीमा सुन्दै सुदाई धेरै दिनपछि सुन्न पाइयो आनन्द आइरहेको छ कञ्चनदोज विष्ट प्रधान राजेश र सरिता प्रजापति त्यसै गरी पीआर पृथकले राजेश पाइल राईको पनि सम्झना गर्नुभएको छ सूर्य चापागाईले भक्तराज आचार्यको एउटा गीतलाई क्रममा राख्नुभएको छ रमेश बस्नेतले पनि आफ्नो विचार यहाँ व्यक्त गर्नुभएको छ अझ राम्रो गीतहरूलाई तेस्रो वर्ष प्रवेशमा शुभकामना र नारायण गोपालका सबै गीतहरू मनपर्छन् भनेर उहाँले उल्लेख गर्नुभएको छ विनय भण्डारीले नयाँ नयाँ घामको किरण नयाँ नयाँ पातो यो राम्रो लाग्यो भनेर लेख्नुभएको छ भने सीता खनाल पोखरेलले मिना पोखरेलजीको स्वर सुन्न पाइयो उहाँलाई सप्रेम सम्झना भन्नुभएको छ मीना पोखरेलजी पनि फेसबुकमै हुनुहुन्छ यहाँले उहाँलाई आफ्नो विचार व्यक्त गर्नुभएकोमा सायद उहाँले तपाईँलाई धन्यवाद व्यक्त गर्नुहुने नै छ त्यसै गरी हामीलाई ट्विटरमा मेन्सन गर्नुभएको छ केही मित्रहरूले समय बितेको पत्तै भएन तेस्रो वर्ष पुगिसकेछ भनेर सूरज कार्की लेख्नुहुन्छ निरू थापा त्यसै गरी शोभाचार्य एसएन दाहाल अनि उकाली चढ्दा पसिना पुस्ने तिमी नभएहरू कोहला एसएन दाहालले गीतलाई आफ्नो उत्कृष्टतामा राख्नुभएको छ भने क्रान्तिकारी युवकले आदि गीतकारहरू गायक संगीतकार सबै उत्कृष्ट छन् सबैलाई सम्झिँदैछु भनेर लेख्नुभएको छ श्रीजु सरलले कार्यक्रमको सफलता मापक सायद यही उत्तरोत्तर उक्लिरहेको उत्साह हुनुपर्छ भनेर लेख्नुभएको छ पी मिरेले कार्यक्रमले दोस्रो वर्ष पूरा गरेको तेस्रो वर्षमा प्रवेश गरेकोमा शुभकामना भन्नुभएको छ अर्जुन पोखरेलका भावहरू बडा हृदयस्पर्शी छन् उहाँ लेख्नुहुन्छ उकाली चढ्दा पसिना पुस्ने अम्बर गुरूङ दिल्लीबाट उपचार गरेर फर्कँदाको अनुहार झलझली सम्झिरहेछु धन्यवाद प्रकाश दाजु भनेर लेख्नुभएको छ अर्जुन पोखरेलले प्रकाश दाहाल सिगदेलजी मनु आवासका पंक्तिहरू यथावतै छन् अब हामीसँग एउटा अत्यन्त लामो समय लोकप्रिय रहेको एउटा गीत छ भन लौ तिमी नढाँटी कसरी बुझाउ यो दिल यो गीत नेपाली संगीत आकाशमा फरक फरक गायक गायिकाले गाए भने गजलका बादशाह मेदी हसनले पनि दीपक जंगमको संगीतमा गाए सविता सिंहले गाए लिली सिंहले गाए तर यसका संगीतकार जसले यो पहिलो पटक गीत रेकर्ड गरे उहाँ अहिले नेपाली संगीत आकाशमा सबैभन्दा ज्येष्ठ उमेरका गायक हुनुहुन्छ र एकासी वर्षको उमेरमा पनि उहाँ नयाँ एल्बम निकाल्नुभयो भर्खरै उहाँले उहाँलाई स्वागत गरौं जगत मर्दन थापा दाई नमस्कार नमस्कार प्रकाशजी <laughs> यहाँको यो युवापन यो जोस देखेर हामीलाई गर्व लाग्छ र सबभन्दा पहिला यहाँको परिवार र विशेष गरेर यहाँको छोरा मोहित मर्दन थापालाई पनि हार्दिक बधाई छ किनकि उहाँको उत्साहमा यहाँको एल्बम प्रकाशन भएको छ र यहाँकै घरमा सबैभन्दा सानो उमेरका आयुष्मान विष्ट पनि गायकका रूपमा मञ्चमा आएका छन् उहाँलाई पनि बधाई छ मेरो नाति हो त्यो हजुर जगत मर्दन दाई यहाँले जति बेला यो मवि शाहको गीत गर्नुभयो त्यति बेला तपाईँ महेन्द्र सङ्गीत निकेतनमा हुनुहुन्थ्यो मास्टर साहबसँग होइन हाम्रो रत्न स्मर साहब हजुर बच्चु कैलाशजी हजुर कृष्ण मान्छेहरू सबै हुनुहुन्थ्यो म पनि त्यसमा लाजिमपाटमा मेरो पानी पोखरी घर लाजिमपाट उहाँ घर भएर हामी बराबरी रोज जस्तो भेट हुन्थ्यो अनि तपाईँको र बच्चु कैलाशजीको भेट त्यहीँ भित्र भएको मेरो होइन बच्चु कैलासी र म म चाहिँ बिए पास गरेपछि वान इयर बिएडमा कलेज अफ एजुकेसन एजुकेसनमा यहाँ लाजिमपाटमा थियो जहाँ अहिले रेडिसन होटेल बनाएछ नि त्यहाँ त्यो ठुलो पुरानो त्यो एउटा घर महल भनौँ न त्यो थियो त्यहाँ कलेज अफ एजुकेसन थियो म चाहिँ बिए पास गरेँ दुई हजार पन्ध्र सालमा अनि युनिभर्सिटी खोलेको थिएन त्रिभुवन विश्वविद्यालय अनि म चाहिँ वान इयर त्यो समय खेर किन फाल्ने भने वान इयर बिएडमा म चाहिँ त्यहाँ भर्ना भएँ अब उहाँलाई त त्योभन्दा अगाडि पनि चिन्ने तर मेरो चाहिँ एक वर्षमा चाहिँ वान इयर बिएड सिद्धिने उहाँ चाहिँ त्यो फोर्थ इयर बिएडमा पढि पढिरहनु भएको थियो अनि हाम्रो त्यहाँ चाहिँ त्यो एक वर्षसम्म ज्यादै निकटतम भयो बच्चु कैलाशको स्वरको यहाँलाई मनपर्ने विशेषता के हो होला जगतमरण दाई होइन मलाई बचुकलाजीको सबभन्दा मन के उहाँको प्राकृतिक स्वर जुन चाहिँ एउटा भाइब्रेसन छ नि हजुर गलामा जुन प्राकृतिक भाइ भाइब्रेसन उहाँको आउँथ्यो अरू अरूको चाहिँ अब प्र्याक्टिस गरेर त्यो आउने उहाँको चाहिँ अलिकति स्टाइल चाहिँ हाम्रो चाहिँ अलिकति मलाई चाहिँ किनभने अब कलकत्तामा रेकर्ड भन्नु जाँदाखेरि बङ्गालीहरूको पनि त्यस्तै सुन्थेँ म बङ्गाली गायकहरूको हजुर मिठो उहाँको चाहिँ एकदम मिठास नेचरल त्यो गलामा जुन आउने भाइब्रेसन त्यो मलाई खुब मन पर्यो हजुर यहाँले यहाँको सङ्गीतमा पनि बच्चु कैलाशले गाउनु भएको छ होइन म मेरो सङ्गीतमा गएको छैन गाउनु भएको छैन उहाँले अनि यहाँले आफ्नो सङ्गीतमा आफै त गाउनुभयो तर आफ्नो बाहेक अरू कलाकारलाई गाउन लगाउनु भयो त्यसमध्ये लिली सिंह एकजना भयो होइन लिली सिंह एकजना र अरू अरू पनि हुनुहुन्थ्यो तर अब उहाँहरूको त्यति नाम चल्न सकेन हजुर तर चाहिँ जस्तो अब बम्बईको प्रेम प्रकाश श्रेष्ठ र अर्को यहाँले डान्समा उहाँ के पन क्याम्पसमा त्यहाँ अब प्रोफेसर भनौँ या लेक्चरर हुनुहुन्थ्यो हनी पहिले हनी जोशी हो पछि हनी श्रेष्ठ उहाँ उहाँले हामीले चाहिँ डुएट गाना गाएर बम्बईमा दुई हजार बाइस सालमा ठुलो सो दिएको थियौँ यो प्रजातन्त्र फागुन सात गते अनि यो यहाँले आशाको दियो बालेर पनि लिली सिंहलाई नै गाउन लगाउनु भयो अनि भन लौ तिमी नडाँटी पनि लिली सिंहलाई नै गाउन लगाउनु भयो त्यो खास गरेर मैले त्यो रेकर्ड भन्न गएको मेरो त्यो प्र्याक्टिस गोपाल श्रेष्ठ एउटा महान एउटा वरिष्ठ कलाकार हुन्थ्यो उहाँको भान्जी यहाँले के अरे उर्मिला श्रेष्ठ जसले सन्ध्या तिम्रो रिमझिम तामा दुःखै दुःखले भरेको छ भनेर जुन रेकर्ड गर्नुभएको छ मिठो स्वर थियो त उहाँका म चाहिँ प्र्याक्टिस गर्न जान्थेँ लिली सिंहजी पनि त्यही त्यही फ्ल्याटमा बस्ने नै चाहिँ जोडिएकै फ्ल्याट थियो अनि उहाँ र मेरो एउटा लिली सिंह र मेरो एउटा डुएट थियो त्यहाँ गाउन गएको म अनि उहाँले त्यो चारवटा गीत मेरो गीत गाउने भयो चारवटा गीत प्र्याक्टिस गर्दा गर्दा दुई एउटा त उहाँसित डुएट थियो अनि त्यो प्र्याक्टिसमा उहाँलाई राम्रो लागेर त्यो आशाको दियो बालेर यो भनौँ ल तिमी डाँटी भाइ म गाउँछु भन्नु भन्नुभयो ल दिदी हुन्छ उसो यहाँले गाउने भए ठिकै छ अब किनभने उहाँको क्लासिकल सिकिरहे एकदम क्लासिकल आवाज थियो त्यो बेला हामी भर्खर भर्खर क्लासिकल सिक्नलाई उहाँको निकै अब रविन्द्र सङ्गीतमा सिक्या कोलकाताको अब राम्रै होला भनेर ठिकै छ भनेर गाउन उहाँले दिए तर हिजमास्टर भोइसमा उहाँलाई चाहिँ अनुमति दिएन उहाँ चाहिँ हिन्दुस्तान रेकर्डिङमा भयो मेरो चाहिँ हिजमास्टर भोइसमा मैले चाहिँ फेरि दुईवटा गीतहरूको भरेर आएको म त्यति त यो गीत सुपरहिट दुई हजार उन्नाइस सालको कुरो त्यति बेला त यो गीत सुपरहिट भयो त्यो बेलामा थियो अब म चाहिँ बिस सालमा जाहिर खाएपछि अब रेडियो नेपालबाट बजिरहन्थ्यो अब त्यतिको म त्यस्तो यस्तो अन्तर्वार्ता दिने यस्तो फे ऊ गर्ने चलन पनि थिएन त्यो बेलामा हजुर अब त्यही बेलामा राम्रो भयो त्यो खुब निकै मान्छेले मन पराए दियो बालेर त्यो गीतको एक चरण हामीलाई सुनाइदिएर लाभान्वित गरिदिनु होला यो भन्नु तिमी सुनाउँछु तिमी कसरी बुझ यो दिल It is. आजको कार्यक्रममा हामीलाई गायनमा साथ दिने वरिष्ठ गायक एक्कासी वर्षीय गायक जगत मर्दन थापादेखि लिएर गायक शैलेश सिंह गायिका रश्मि अमाते गायिका मिलन पोखरेल निरौलालाई हार्दिक आभार व्यक्त गर्दै अजर अमर गीतहरूको यो दोस्रो वर्षको अन्तिम श्रृंखलाबाट प्राविधिक मित्र सन्देव सुन्दास र मलाई विदा दिनुहोस् हामी अब तेस्रो वर्षको पहिलो कार्यक्रम लिएर बिहिबार सवा नौ बजे भेट्नेछौ कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज